गरिसक्यो नमस्कार म गीतकार गजलकार विपिन किरण बिना अर्थ दिलमा सजाए तिमी अहिले तपाईँ सुन्दै हुनुहुन्छ छोटो समयमै बहुचर्चित हुन सफल रेडियो रेडियो अर्पण एक सय चार थुप्लो पाँच छ मलाई खुसी अन्तै मिल्छ भने तिमीलाई धेरै खुसी अन्तै मिल्छ भने तिमीलाई धेरै मैसँग नाता जोड भन्दिनामा अर्पण सबैका लागि सधैँका मैसँग नता जोड भन्दिनामा माता माया गर्छु तिमीलाई यति राम्रो घर होइन यो ठुला वर्षेनी घरको तल्ला थपेको थपे थपेको थपे थपेको थपे के गरेर लक्ष्मी भित्र छ घरमा यो सब बेलामा बुद्धि पुर्याएको फल हो कान्छाबा छोरालाई अञ्जुलीमा इन्टरनेसनलबाट विदेश पठाएको छु अनि लक्ष्मी भित्रिँदैन त घरमा वैदेशिक रोजगारका लागि दुबई कतार मलेसिया साउदी अरब लगायतका देशहरूमा जान चाहनुहुन्छ भने कम लागत साथै एक महिनामा भिजा ग्यारेन्टी हुने जानकारी गराइन्छ सम्पर्क अञ्जुलीमा इन्टरनेसनल प्राली पुलचोक नारायणगढ चितवन मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी छ सय चालिस र अन्ठानब्बे चार सय छप्पन्न सत्र सात सय शैक्षिक क्षेत्रमा भइरहेको गतिविधि सरोकारवालासँगको कुराकानी विद्यार्थी अनि अभिभावकलाई सही दिशा निर्देश कार्यक्रम न्यु क्यापिटल शैक्षिक सन्देश क्यापिटल शैक्षिक सन्देश बिहिबार अनि शुक्रबार बिहान साढे सात बजे मात्र रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्जमा सुन्न नभुल्नुहोला नभुल्नुहोला प्रतिबद्ध छौँ सिभिल ब्याङ्क लिमिटेड एक्सिस डेभलपमेन्ट ब्याङ्क र सिभिल मर्चेन्ट वित्तीय संस्था बीच सफलतापूर्वक एकता भएसँगै सिभिल ब्याङ्क प्रस्तुत गर्दछ सिभिल अर्जर धमाका एक सय तेइस दिने सिभिल ब्याङ्क मर्जर फिक्स डिपोजिट जसले दिन्छ वार्षिक सात दशमलव शून्य पाँच प्रतिशत ब्याज न्यूनतम मौजदा रु एक लाख मात्र यो योजना केही समयको लागि मात्र सिभिल ब्याङ्क लिमिटेड थिङ्किङ फरवर्ड मुभिङ फरवर्ड सिद्धार्थ रेफ्रिजरेसनमा सिजी एयर कन्डिसन न्यु इयर धमाका सिजी एयर कन्डिसन खरिद गर्दा उन्नाइस इन्चको एचडी एलइडी टिभी तथा स्टेबलाइजर निशुल्क उपलब्ध छ साथमा हामी कहाँ सिजी चिगो बेको हुन्डाई एलजी ब्रान्डको एसी तथा जेनेरेटर टिभी फ्रिज डिप फ्रिज सुपथ मूल्यमा पाइन्छ एक वर्ष वारेन्टी पाँच वर्ष फ्री सर्भिसिङ सुविधा उपलब्ध छ सम्पर्क सिद्धार्थ रेफ्रिजरेसन रत्नगर एक सौराहा चोक टाढी फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी पाँच सय चौध मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी एक सय बैसठी र अन्ठानब्बे चार सय पचास पैँसठी छ सय सत्तरी हेर यो दुब्लाको सुकेरै जाने भो नखान्छ दुध खान्छ घिउ अनि कहाँबाट लाग्छ त हे कान्छा तेरो जिउ क्यार पर त कसरी लाग्छ जिउ त्यो चाहिँ भन्नुहोस् न न्यु बागलुङकाली दुग्ध एन्ड बेकरी सपमा जानुपर्छ हामी कहाँ दुध दही घिउ पनिर नौनी घिउ चिज तथा दुधबाट उत्पादित अन्य परिकारहरू साथै बेकरी आइटम केक बर्थडे केक आइसक्रिम कुल्फी लस्सी जुस र चिया कफी पाइन्छ सम्पर्क न्यू बागलुङकाली दुग्ध एन्ड बेकरी सप रत्नग्राट बकुल्लर चोक मोबाइल अन्ठानब्बे चार पचपन्न चौरानब्बे चार सय उनानब्बे र अन्ठानब्बे चार एकाउन्न सत्र दुई सय 的。 हार्दिक बधाई कुमरोज सात निवासी श्री कृष्ण शर्मा पौडेलज्यूले मार्सल इम्पोरियमबाट हिरो कम्पनीको मोटरसाइकल खरिद गर्दा साप्ताहिक लकी ड्र मार्फत नगद एक लाख रुपियाँ उपहार स्वरूप प्राप्त गर्न सफल हुनु भएकोमा हार्दिक बधाई व्यक्त गर्दछौ हिरो कम्पनीको मोटरसाइकलको आधिकारिक विक्रेता मार्सल इम्पोरियम मगनी चोक पर्सा बजार फोन शून्य छपन्न पाँच तिरासी एक उनान्सय मोबाइल अन्ठानब्बे पाँच पचास एक साठी नौ उनान्सय टाढी सोरुम रत्नगर दुई मेन रोड टाढी बजार फोन शून्य छपन्न पाँच एकसठी शून्य सन्ताउन्न मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी नौ उनान्सय म बिना कसै कसैलाई मुस्किल छ पोखरामा म छु आज धेरै टाढा हो म छु आज धेरै टाढा मेरो दिल छ पोखरामा नमस्ते म गायक प्रमोद खरेल अहिले तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा पनि कोही न कोही त यो छोटो व्यवसायिक विश्रामपछि कार्यक्रम अर्पण समर्पणमा तपाईँलाई पूर्ण स्वागत गर्न चाहन्छु तपाईँले सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहज अनि इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनपी लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण समर्पण सुनिराख्नु भएको छ कार्यक्रम अर्पण समर्पणमा तपाईँलाई पनि आउन मन लागेको छ आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झन मन लागेको छ भने शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिसकेका छौँ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ भनेर इसारा पाएको छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ चिसो पानीबाट अनि के छ सुदीपजी चिसो पानीतिरको नयाँ नौलो खबर एकदम ठिक छ त्यसो भए अनि चिसो पानीतिर कतिको चिसो छ गर्मी नै छ भन्नु पऱ्यो होइन <laughs> अनि खाजा खानु भयो कि नै खाजा खाइसक्नु भयो हुन्छ कार्यक्रममा आउनु भएको छ कसलाई सम्झिने धन्यवाद रेडियो अर्पण सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूलाई र अनि मेरा हुन्छ सुदीपजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छ नमस्कार यति बेला चिसुपानीबाट सुदीप चेपाङ आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ भनेर इसारा पाइराखेको छु उहाँलाई पनि कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार हेलो नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ तनौदेखि मुना अनि के छ मुनाजी तपाईँको नयाँ नौलो खबर रमाइलो भइरहेछ एकदम ह्याप्पी हुनुहुन्छ आजको दिनमा चाहिँ होइन अनि खाजा खानु भयो कि नै भइसक्यो आज चाहिँ अलिकति तपाईँ चाहिँ चाँडै भएछ है हजुर हुन्छ मुनाजी कार्यक्रममा आउनु भएको छ कसलाई सम्झिने हजुरको लागि धन्यवाद अनि राज राजाको लागि हजुर अनि मेरो दाईहरूले एफएम सुनेर बसिराख्नु भएको छ उहाँको लागि अनि मेरो घर परिवार सबैको लागि अनि रबिना नबिना सविता सबिनाको लागि अनि मेरो भाउजूको लागि पनि अनि दिदी भेनाको लागि अनि मलाई मुनानीहरू नचिनी सबैजनाको लागि जो उहाँको लागि हुन्छ मुनाजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला तनहुबाट मुना आउनुभएको थियो आफ्नो आफन्त इष्ट मित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ भनेर इसारा पाएको छु आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हजुर नमस्कार टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ तर पनि सम्पर्क विच्छेद भइसकेको छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ कोही मित्र हुनुहुन्छ हेलो हेलो हजुर नमस्कार अनि के छ तपाईँको नयाँ नौलो खबर हाम्रो पनि सबै ठिक छ अनि के कसरी बिताइरहनु भएको छ सबिनाजी आजको दिन अनि खानु खानुभयो कि नै मेरो हाम्रो त भएको छैन सबिनाजीले चाहिँ आज चाहिँ सबिनाजीले नकुर्नु भएछ आजबाट आजबाट चाहिँ आजबाट चाहिँ सबिनाजीले नियमै तोड्नु भयो कि हुन्छ सबिनाजी कार्यक्रममा आउनु भएको छ के कसलाई सम्झिने आज धन्यवाद रविना नवीना बिना सञ्जय सुरेश सागर विज्ञान अनि मुना अनि सविता सलिना रिना प्रतिमा अनि मलाई सकिनुहुन्छ उहाँसँग पुरालाई हुन्छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले छुट्टिन्छौँ नमस्कार गइसक्नु भएको छ तनहुबाट सबिना आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रहरूलाई पनि सम्झेर गइसक्नु भएको छ हामीलाई पनि सधैँ सम्झनुहुन्छ माया गर्नुहुन्छ टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ हेलो नमस्ते नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ तनहुबाट बिनिका हजुर अनि के छ बिनिकाजी तपाईँको नयाँ नौलो खबर ठिकै छ दादा ठिकै छ भन्नु पर्यो हजुर अनि के कसरी बिताइरहनु भएको छ आजको दिन हाँसो खेलोमा बिताइरहनु भएको छ आज आजको दिन भनेपछि त्यसो भए खुबै रमाइलो हजुर दिदी एकै ठाउँमा त्यसैले रमाइलो भइरहेको छ हुन्छ कार्यक्रममा आउनु भएको छ कसलाई सम्झिने आज हजुरको लागि धन्यवाद अनि फोन उठाउने दादाको लागि अनि मेरो बहिनी मुनाको लागि अनि मेरो साथी सविता र भाउजू दाई आचेमा अनि मेरो भाइ अनि रबिना नबिनाको लागि र के अरे अर्पण सुनेर सम्पूर्णलाई दादा हुन्छ बिनिकाजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले छुट्टिन्छौँ नमस्कार यति बेला तनहुबाट विनिका आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ आज हामीले नेपाली आधुनिक सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिइराखेका छौँ मिठा मिठा नेपाली आधुनिक सुगम सङ्गीत बजाएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिने तत्क्रममा हामी जुटिराखेका छौँ प्राविधिक कक्षबाट भने मलाई साथ मिलिरहेको छ राज र म वस्तुताबाट दिवस मगर त छँदैछु नि र कार्यक्रममा तपाईँ पनि आउन सक्नुहुनेछ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा कोही मित्र हुनुहुन्छ भनेर इसारा पाइरहेको छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ तनाउदेखि नबिना अनि के छ नवीनाजी तपाईँको नयाँ नौलो खबर हाम्रो पनि सबै ठिक छ अनि के कसरी बिताइरहनु भएको छ आजको दिन घाम लागिरहेको रमाइलो छ रमाइलै छ आज चाहिँ तनहुतिरको सबैजनाको रमाइलै रहेछ आजको दिन चाहिँ हजुर हजुर अनि तपाईँहरू आउनुहुन्छ हामीलाई त झन् नरमाइलो लाग्ने कुरै भएन नि त त्यसै रमाइलो भइन्छ हामी त झन् तपाईँहरू आउनुहुन्छ माया गर्नुहुन्छ र अनि नवीनाजी अनि खाजा खानुभयो कि नै हजुर हजुर कार्यक्रम सकिने लगतै सँगै खानुपर्छ है ठाउँ ठाउँ अलग अलग भए पनि टाइम त एउटै भइहाल्छ नि होइन हुन्छ नवीनाजी कार्यक्रममा आउनु भएको छ क कसलाई सम्झिने हजुरको लागि धन्यवाद अनि प्राविधिक दाईको लागि अर्को यसो लेनेटको लागि मेरो दिदी रविनाको लागि मेरो साथीहरू हुनुभयो सन्जय सर सागर रविन सबिना बिना विज्ञान अनि रमेश अनि मुना पूर्ण अनि सविता विनिता कार्यक्रम सुने बस्नु हुने सम्पूर्णको लागि हुन्छ नवीनाजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो जति सम्पूर्णलाई आई भन्न चाहन्छु ल अहिले भने छुट्टिन्छ नमस्कार यति बेला तनहु आज्य नवीन आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिसको दुईवटा बाटो भएर तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ आफ्नो आफन्त जन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ आज हामीले नेपाली आधुनिक सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिइराखेका छौँ मिठा मिठा नेपाली आगु आधुनिक सुगम सङ्गीत बजाएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिने तत्क्रममा हामी जुटिराखेका छौँ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ भनेर इसारा पाएको छु आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ जुटपानी चारबाट गणेश भट्ट अनि के छ गणेशजी तपाईँको नयाँ नौलो खबर ठिकै छ भन्नु पऱ्यो होइन अनि आजको दिन के कसरी बिताइरहनु भएको छ आजको दिन एकदम रमाइलो छ अनि खाजा भयो कि नै ए आँप खाँदै हुनुहुन्छ एकदम मिठो मानेर खानु होला है फेरि धेरै चाहिँ नखानु होला आफूले फेरि अलिकति स्वास्थ्यमा अलिकति थोरै खानु खानु होला धेरै चाहिँ नखानु होला किनभने अहिले आँप चाहिँ त्यति पाक्ने सिजन भएको छैन होइन काँचो खा काँचो खाँदै हुनुहुन्छ कि पाकेको खाँदै हुनुहुन्छ नि पाकेको खाँदै हुनुहुन्छ ल मिठो मानेर खानु होला कार्यक्रममा हुनुहुन्छ कसलाई सम्झिने आज धन्यवाद हुन्छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला जुटपानी चारबाट गणेश भट्ट आउनुभएको थियो आफ्नो आफन्त इष्ट मित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ हामीलाई पनि सधैँ सम्झनुहुन्छ माया गर्नुहुन्छ र कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ हेलो दादा नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ कालीकोटबाट बालकुमार तामाङ कालीकोटबाट बालकुमार तामाङ बालकुमारजी के छ तपाईँको नयाँ नौलो खबर अब नयाँ नौलो सबै ठिकै छ ठिकै छ भन्नु पऱ्यो त्यताको भन्नुहोस् चितवनतिरको तपाईँको भन्नुहोस् चितवनतिर पनि अलिअलि गर्मी लागिरहेछ कहिलेकाहीँ आक्कल झुक्कल पानी पर्ला कि जस्तो हुन्छ त्यस्तै भन्नु पऱ्यो यता त खै पानी पनि परे होइन गर्मी गर्मी छ गर्मी गर्मी छ अनि रोपाइको सिजन कतिको चलिरहेछ खै यता छैन त्यो त मैले देखेकै छैन है मन यो ठाउँको त होइन म यसो घुम्न जस्तै यता काम एउटा काम परेर आएको थियो कालीकोटमा चाहिँ घुम्न आउनु भएको छ मेरो घर चाहिँ चितन भण्डाराबाट माथि पोराक पर्छ ए कालीकोटमा चाहिँ घुम्न जानु भएको छ हुन्छ बालकुमारजी तपाईँको राम्रोताले घुम्नु होला कार्यक्रममा आउनु भएको छ कसलाई सम्झिने बालकुमार भनेर चिन्ने नचिन्ने सम्पूर्ण साथीभाइहरू हुन्छ बालकुमारजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला कालीकोटबाट बालकुमार तामाङ आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ आजको यो बुधबारको दिनमा भने हामी नेपाली आधुनिक सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिइराखेका छौँ तपाईँहरूको सम्झना समर्पण पनि लिइराखेका छौँ टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ भनेको त तर पनि गइसक्नु भएको छ केही छैन तपाईँ तपाईँकै सम्झना समर्पण लिँदा लिँदै आजको कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ यति जेलसम्म रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनपी लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनेर साथ दिनुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र फोन गर्ने साथीहरू हुनुहुन्थ्यो पोखराबाट सलिना र त्यस्तै गरी रनपाबाट मेघनाथ न्युपाने चिसोपानीबाट सुदीप चिपाङ तनहुबाट मुना तनहुबाट सबिना तनहुबाट बिनिका र तनहुबाट नबिना जुडपानी चारबाट गणेश भट्ट अन्तिममा फोन गर्ने साथी कोराको साथी कालीकोटबाट फोन गर्नुभएको थियो बालकुमार तामाङले फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँहरूलाई पनि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु र यतिन्जेलसम्म मेरो आवाजलाई रेडियो सेटसम्म पुर्याउने प्राविधिक कक्षका मित्र राजलाई विशेष धन्यवाद भन्दै तपाईँको आफ्नै साथी दिवस मगर पनि यो गीतलाई पृष्ठभूमिमा अगाडि बढाउँदै बिदा हुन्छु नमस्कार ले से थरी कुरा देला आफूलाई पानी हो जस्तो लाग्ला आँसु पनि झरला केही सम्झे तिमीलाई यो मनमा बिर्सन सकिन के गरी यो जीवनमा के गरी यो जीवनमा नमस्ते म गायक शशान्त कणेल अहिले तपाईँ सुन्दै हुनुहुन्छ छोटो समयमा नै बहुचर्चित हुन सफल रेडियो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा तपाईँहरूकै चिर परिचित अस्पताल ओम साईराम अस्पतालका विशेषज्ञ सेवाहरू प्रत्येक शनिबार बिहान नौ तिस बजे वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ प्रत्येक शनिबार दिउँसो एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ वरिष्ठ हार जोडी तथा नशा रोग विशेषज्ञ प्रत्येक शनिबार मध्याह बाह्र बजे नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर खेमराज पौडेल त्यसै गरी प्रत्येक मङ्गलबार दिउँसो एक बजे वरिष्ठ हाडजोर्नी नसा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्यद्वारा प्रत्येक बुधबार एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप मधुमेह रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको छ प्रत्येक महिनाको दोस्रो शनिबार बिहान दस बजे शहीद गङ्गालालबाट चितवन मेडिकल कलेज भरतपुरमा आउनुभयो भएका नेपालकै प्राप्त वरिष्ठ रोग विशेषज्ञ डाक्टर श्यामराज रेग्मीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण हुनुको साथै एसओजी मुटुको भिडियो एक्सरे इको कार्डियोग्राफी भिडियो एक्सरे सेवाका साथै नियमित रूपमा जनरल फिजिसियन तथा आँखा परीक्षण सेवा उपलब्ध छ सम्पर्क ओम साईराम अस्पताल रत्नगर दुई मेन रोड टाढी फोन नम्बर शून्य छप्पन्न पाँच एकसठी नौ सय छैसठी पाँच एकसठी आठ सय छैसठी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 भन्न सके पाउँछ नसके लान्छ हरेक बुधबार आउँछ एक घन्टामा जान्छ के होला हाम्रै गाउँ ठाउँमा भएका चिनजानका चिजलाई घुमाउरो पारामा सोधिने रमाइलो प्रश्नको खेल कार्यक्रम लौखानुस गाउँ सही जवाफ हरेक बुधबार दिउँसो तिन बजेको नेपाल बाढी समाचार पछि मात्र रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरजमा कार्यक्रम लौखा गाउँ सुन्न नभुल्नुहोला अर्पण टाइम चेन्ज अहिले दिउँसोको तिन बज्यो यस अर्पण